जलाशयुक्त आयोजना पश्चिम क्षेत्रीय अगाडि बढ्नेमा फेरि अन्यलता बढ्यो राष्ट्र बैङ्कका कारण आयोजना अगाडि बढाउन समस्या सुदूरपश्चिमका विभिन्न जिल्लाका जिल्ला विकास समितिका वेबसाइटहरू नामका मात्रै धेरै जिल्लाका वेबसाइटहरू महिनौदेखि अध्यावधिक हुन सकेनन् कञ्चनपुरको एक बहुभाषिक विद्यालयमा मातृभाषाको पढाइपछि बेचमै विद्यालय छाड्ने विद्यार्थी घटे नयाँ शैक्षिक सत्रको लागि झन् धेरै पाठ्य पुस्तक अभाव हुने र उत्पादनशील वस्तुमा लगानी गरेर सफल उद्यमी बन्न राष्ट्र बैङ्कका निर्देशक नेपालको आग्रह आफूसँग भएको रकम घरमा थन्काएर राख्नुभन्दा बैङ्कमा जम्मा गर्न सुझाव प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्च र इन्टरनेटमा radio unity dot com dot एनपीबाट प्रसारण भइरहेको बिहान सात बजेको युनिटी खबरमा स्वागत छ म गणेश ठगुन्ना सबैभन्दा पहिले केही प्रमुख विषयवस्तु गतमा माघ तीन गते नेपाल विद्युत प्राधिकरण र China three gorges international corporation बीच पश्चिम सेती आयोजना निर्माणका लागि संयुक्त उपक्रम सम्झौता अर्थात् जेबिएमा प्रारम्भिक हस्ताक्षर हुँदा सबै उत्साहित भएका थिए उत्साहित हुने एउटै कारण थियो दशकौंदेखि चर्चामा रहेको आयोजना अब बन्ने भयो हस्ताक्षर भएको थाहा पाएपछि आयोजना स्थल सुदूरपश्चिमका बैतडी बझाङ डडेलधुरा र डुटीका नागरिक झनै खुसी बने उत्साहित हुँदै प्राधिकरण सञ्चालक समितिले समेत हस्ताक्षर भएको तेस्रो दिनमै जेबीएलाई अनुमोदन समेत गर्यो प्राधिकरण र थ्री गर्जेस इन्टरनेसनलको सञ्चालक समिति बोर्डले पारित गरेपछि मात्रै जेबीमा अन्तिम हस्ताक्षर हुने सहमति भएको थियो प्रारम्भिक हस्ताक्षर भएको एक महिनाभन्दा बढी भयो तर थ्री गर्जेज इन्टरनेसनल जेबीएका बारेमा अहिलेसम्म मौन छ कम्पनी न त जेबी अनुमोदन गरे नगरेको जानकारी दिएको छ न के भइरहेको छ भन्ने बारेमा केही बताएको छ यसले गर्दा चिनिया लगानीमा आयोजना बन्ला भन्दै जाग्न थालेको आशा निराशामा बदलिने हो कि भन्ने चिन्ता बढ्न थालेको छ थ्री गर्जेज बोर्डले जेबी अनुमोदन गरे नगरेको अहिलेसम्म कुनै जानकारी पाएका छैनौ लगानी बोर्डका प्रवक्ता एवं सहसचिव मधुप्रसाद भेटुवालले भने कम्पनीको निर्णयलाई पर्खिएर बसिसकेका छौं जेबीएमा प्रारम्भिक हस्ताक्षर भएको केही दिनपछि चाइना थ्री गर्जेज इन्टरनेसनल कर्पोरेसनका अध्यक्ष लु गोजुले लगानी बोर्डलाई सोधेका थिए अहिलेसम्म आयोजनाको सम्भाव्यता अध्ययनमा भएको खर्चको पुँजीकरणमा के भइरहेको छ पश्चिम सेतीलाई चिनिया सरकारले औपचारिक रूपमा स्वीकृति गर्नुभन्दा पहिले हामीले सम्भाव्यता अध्ययनमा गरेको खर्चलाई पुँजीकरण गरी आयोजनामा निर्माण गर्न खोलिने कम्पनीमा हाम्रो इक्विटीमा समावेशी हुने व्यवस्था गरिनुपर्छ यसका लागि नेपाल राष्ट्र बैङ्कसँग समन्वय गरिदिन उनले लगानी बोर्डलाई आग्रह गरेका छन् कम्पनीले आयोजनामा गरेको प्रारम्भिक खर्चलाई पुँजीकरण गर्न पाउने व्यवस्था गरिदिन राष्ट्र बैङ्कसँग पत्राचार गरिएको छ धेरै पटक छलफल समेत भएको छ बोर्डका प्रवक्ता भेटुवालले भने तर अहिलेसम्म केही भएको छैन निर्णय पर्खिएर बसेका छौं उनले पुँजीकरणका लागि राष्ट्र बैङ्कसँग छलफल भइरहेको जानकारी कम्पनीलाई दिएको बताएका छन् राष्ट्र ब्याङ्कले स्वीकृति दिएपछि मात्रै अहिलेसम्म भएको खर्च लागतमा पुँजीकरण हुनेछ त्यसपछि मात्रै कम्पनी खोल्ने प्रक्रिया अगाडि बढ्नेछ सुदूरपश्चिमाञ्चलका भित्रका नौवटा जिल्लामध्ये अधिकांश जिल्लाका जिल्ला विकास समितिका वेबसाइट नियमित अध्यावधिक नहुने गरेको भेटिएको छ नौटै जिल्लाका जिल्ला विकास समितिका वेबसाइटहरू हेर्दै जाँदा थोरै जिल्ला विकास समितिका मात्रै वेबसाइटहरू नियमित अपडेट हुने गरेको भेटिएका हुन् सार्वजनिक गर्न मिल्ने सबै सूचनाहरू वेबसाइटमा नियमित प्रकाशन गर्नुपर्ने भए पनि धेरैजसो जिल्ला विकास समितिका कार्यालयहरूले त्यसको पालना गर्ने गरेका छैनन् उसो त पटक पटक सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका विभिन्न महाशाखाहरूबाट समेत वेबसाइट मार्फत सार्वजनिक गर्न परिपत्र गरिएको हुन्छ तर यहाँका जिल्ला विकास समितिहरूले त्यसलाई समेत आनाकानी गर्दै आएका छन् कतिपय जिल्ला विकास समितिका वेबसाइटहरू महिनोदेखि अध्यावधिक भएका छैनन् हामीले वेबसाइटमाथि गरेको अनुगमनमा सबैभन्दा कम अध्यावधिक हुने वेबसाइटमा पहिलो नम्बरमा जिल्ला विकास समिति बैतडीको वेबसाइट रहेको भेटिएको छ DDC Baitadi dot gov dot NP तीन महिनादेखि अपडेट भएको छैन साथै सो वेबसाइटमा महत्वपूर्ण सार्वजनिक सूचना भन्दा पनि औपचारिक कार्यक्रमका सामग्रीहरू मात्रै राखिएको छ उसले निर्वाचन क्षेत्र विकास र निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रमका योजना समेत प्रकाशित गरेको छैन संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गतको ग्रामीण व्यवस्थापन महाशाखाले अनिवार्य रूपमा वेबसाइटमा राख्न पटक पटक पत्राचार गर्दा समेत अटर गरेको देखिएको छ यस्तै बैतडीकै छिमेकी जिल्ला दार्चुलाको जिल्ला विकास समितिको वेबसाइट पनि नियमित अपडेट गरिएको छैन एक महिना पहिले इलाका स्तरीय योजना तर्जमा गोष्ठीको सूचना बाहेक त्यस यता वेबसाइट नै अध्यावधि गरिएको छैन उता जिल्ला विकास समिति बझाङको वेबसाइटमा पनि झण्डै एक महिना पहिले कर्मचारी विवरण अध्यावधिक गरिएको बाहेक अन्य कुनै पनि सूचनाहरू प्रकाशित गरिएको छैन साथै जिल्ला विकास समिति बझाङको वेबसाइटमा सामान्य प्राविधिक समस्या समेत देखिएको छ सो कार्यालयको वेबसाइटमा एउटा थ्रेट भेटिएको छ यसैगरी जिल्ला विकास समिति डोटीको वेबसाइट पनि नियमित अपडेट गरिएको छैन जिल्ला विकास समितिले आफ्नो वेबसाइटमा निर्वाचन क्षेत्र विकास कार्यक्रमका योजना बाहेक अरू केही पनि अध्यावधिक गरेको छैन उता जिल्ला विकास समिति अछामको वेबसाइट अध्यावधिकमा केही नियमितता देखिएको नियमितता दिएको देखिए पनि सार्वजनिक गर्न मिल्ने सबै किसिमका सूचना मध्ये धेरै कम सूचनाहरू प्रकाशित गरेको भेटिएको छ उता जिल्ला विकास समिति बाजुराले आफ्नो वेबसाइट नियमित अध्यावधि गर्ने गरेको भए पनि उसले पनि सार्वजनिक गर्न मिल्ने मध्ये कमै मात्र सूचनाहरू सार्वजनिक गरेको देखिएको छ यसरी अधिकांश जिल्ला विकास समितिहरूले आफ्नो वेबसाइट नियमित अध्यावधिक नगर्ने गरेको भए पनि जिल्ला विकास समिति डडेलधुरा कैलाली र कञ्चनपुरले मात्रै महत्त्वपूर्ण अधिकांश सूचनाहरू समेटेर वेबसाइट नियमित अध्यावधिक गर्ने गरेको भेटिएको छ जिल्ला विकास समिति कैलालीले गएको माघ महिनाको उहाँको व्यक्तिगत घटना दर्ता विवरण समेत प्रकाशित गरेको छ भने उता जिल्ला विकास समिति कञ्चनपुरले पनि आफ्नो नियमित अपडेट गरिरहेको देखिन्छ जिल्ला विकास समिति डडेलद्वाराले आफ्नो वेबसाइट नियमित अपडेट गर्ने गरेको देखिन्छ उसले आफ्नो वेबसाइटमा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले फागुन चौबिस गतेभित्र जिल्ला परिषदको मिति नतोक्न भन्दै परिपत्र गरेपछि जिल्ला परिषद हाललाई स्थगित गरिएको सूचना समेत सार्वजनिक गरेको छ तर यो नागरिकका लागि महत्त्वपूर्ण सूचना भए पनि अन्य कुनै पनि जिल्ला विकास समितिका वेबसाइटमा यो सूचना प्रकाशित गरिएको छैन तपाईँ अहिले फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्ज र इन्टरनेटमा युनिटी डट कम डट एनपीबाट युनिटी खबर सुनिरहनु भएको छ राणा थारू मातृभाषामा पढाइ हुन थालेपछि कञ्चनपुरको देखातबोलीमा रहेको राष्ट्रिय बहुभाषिक विद्यालयमा बीसमै विद्यालय छाड्ने विद्यार्थीको संख्यामा कमी आएको छ घरमै बोलिने मातृभाषामा विद्यार्थीलाई पढाउन थालिएपछि बीसमै विद्यालय छाड्ने विद्यार्थीको संख्या शून्य प्रतिशतमा झरेको छ विगतमा बीसमै विद्यालय छाड्ने विद्यार्थीको संख्या पाँच प्रतिशतभन्दा बढी हुने गरेको थियो विद्यालयका प्रधानाध्यापक छविलाल जोशीले भने विद्यालयमा पढाइने पाठ्यपुस्तकलाई शिक्षकले राणा थारू भाषामा अनुवाद गरी पढाउन थालेपछि बीचमै विद्यालय छाड्ने विद्यार्थीको संख्या शून्यमा झरेको छ विद्यालय नआउने विद्यार्थीको घरमै गएर शिक्षकले विद्यालय आउन प्रेरित गर्ने कार्यले समेत विद्यार्थीले बीचमै विद्यालय छाड्ने क्रम घट्दै गएको उनले बताएका छन् भाषाको कठिनाईले विद्यालय आए पनि बीचमै कक्षा छोडेर भागेर जाने विद्यार्थी समेत हाल कक्षामा सहभागी भई पढ्दै आएका छन् विद्यालयमा पढाउने नौजना शिक्षकमध्ये छजना राणा समुदायकै भएकाले पनि विद्यार्थी विद्यालयमा नियमित हाजिर हुन थालेका हुन् विक्रमसम्म दुई हजार चौध सालमा स्थापना भएको यस विद्यालयमा अध्ययनरत तीन सय छहत्तर विद्यार्थीमध्ये सन्तानब्बे प्रतिशत विद्यार्थी राणा समुदायका रहेका छन् नयाँ शैक्षिक सत्रको लागि झन् धेरै पाठ्य पुस्तकको अभाव हुने भएको छ यसै पनि आवश्यक सबै पाठ्य पुस्तक चैतभरिमा छाप्न नसक्ने भएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले स्थानीय चुनावको मतपत्र पनि छाप्नुपर्ने भएकाले पाठ्य पुस्तक झनै अभाव हुने भएको हो छदेखि दस कक्षासम्मका दुई करोड एक लाख पाठ्य पुस्तक छाप्नुपर्नेमा अहिलेसम्म एक करोड पाँच लाख मात्र छापिसकिएको छ केन्द्रका निर्देशक कपिल देव पोखरेलले चैतभरिमा एक करोड पचास लाख पाठ्यपुस्तक मात्र छाप्न सकिने र तीस लाख पाठ्यपुस्तक साझा प्रकाशन गृहलाई छाप्न दिने तयारी रहेको जानकारी दिएका छन् नेपाल राष्ट्र बैंकका निर्देशक डाक्टर चिरञ्जीवी नेपालले विलासिताका वस्तुमा भन्दा पनि उत्पादनशील वस्तुमा लगानी गरेर सफल उद्यमी भन्न आग्रह गरेका छन् नेपाल राष्ट्र बैंकको सहकारीमा मिडिया इन्टरनेसनलले हिजो अत्तरीमा आयोजना गरेको वित्तीय जागरण राष्ट्रिय अभियान कार्यक्रममा बोल्दै राष्ट्र बैंकका निर्देशक नेपालले अधिकांश नेपालीहरूले अनुत्पादक तथा विलासिताका वस्तुमा लगानी गरिरहेका कारण गरिबीको रेखामुनि रहनु परेको बताएका छन् उनले अधिकांश नेपालीमा वित्तीय साक्षरता न्यून हुँदा पैसाको महत्व बुझ्न नसकेको भन्दै पैसाको महत्व बुझेर सही सदुपयोग गर्न आग्रह गरेका छन् निर्देशक नेपालले वित्तीय अनुशासन बुझेर पैसाको सदुपयोग गर्ने राष्ट्र तथा व्यक्तिहरू सानो लगानीबाट पनि ठूलो उद्यमी बनेको भन्दै गभर्नर नेपालले नेपालमा भने विभिन्न चाडपर्व तथा विलासिताका वस्तुका ठूला रुपैयाँ खर्च हुने गरेको प्रति दुःख व्यक्त गरेका छन् आफूसँग भएको रकमको सही सदुपयोग गर्न नसकी नेपालीहरू ठूलो संख्यामा विदेशी गरेको बताउँदै उनले नेपालले स्वदेशमै साना साना रकमको पनि लगानी गरेर उद्यमी बन्न सकिने धारणा व्यक्त गरेका छन् नेपाल राष्ट्र ब्याङ्कको तथ्याङ्क अनुसार नेपालमा बाहन्न प्रतिशत जनताले मात्रै बैंक तथा वित्तीय संस्थामा बचत गर्ने गरेका छन् धेरैले पैसा भएर पनि परिचालन नगरेको पाइएको भन्दै नेपालले आफूसँग भएको रकम घरमा थन्काएर राख्नुभन्दा बैङ्कमा जम्मा गर्नुपर्ने धारणा व्यक्त गरेका छन् महाकाली अञ्चलमा झुन्डिएर आत्महत्या गर्नेको संख्यामा वृद्धि भएको छ अञ्चल प्रहरी कार्यालय महेन्द्रनगरका अनुसार चालु आर्थिक वर्षको साउनदेखि माघ मसान्तसम्म झुन्डिएर छहत्तर जनाले आत्महत्या गरेका छन् चालु आर्थिक वर्षको सात महिनामा कञ्चनपुरमा मात्र उनापचास जनाले झुन्डिएर आत्महत्या गरेको अञ्चल प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ त्यस्तै बैतडीमा बाह्रजना डडेलधुरामा दसजना र बैत दार्चुलामा पाँचजनाले झुन्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ त्यस्तै चालु आर्थिक वर्षको हालसम्म कञ्चनपुरमा बिस यौनबाट छब्बिसजना भवितव्य ज्यान अन्तर्गत सत्ताइसजना र फुटकर ज्यान अन्तर्गत सत्रजनाको ज्यान गएको छ डडेलधुरामा बिस सेवनबाट एकजना भवितव्य ज्यान अन्तर्गत छजना र फुटकर ज्यान अन्तर्गत तीनजनाको बैतडीमा बिस सेवनबाट चारजना भवितव्य ज्यान अन्तर्गत पाँचजना र फुटकर ज्यान अन्तर्गत एकजनाको र दार्चुलामा बीस सेवनबाट एकजना भवितव्य ज्यान अन्तर्गत तीनजना र फुटकर ज्यान अन्तर्गत चारजनाको मृत्यु भइसकेको छ आत्महत्या गर्नेहरूमा किशोरावस्था तथा युवावस्थाका व्यक्ति बढिरहेको पाइएको अञ्चल प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक शङ्कर भट्टले बताएका छन् उनका अनुसार आत्महत्याको प्रमुख कारण मदिरा सेवन सहनशीलताको कमी अर्को उक्साहट घरेलु हिंसा लगायतका रहेका छन् अब सड़क तथा सवारीसँग सम्बन्धित सुदूरपश्चिमको ट्राफिक अपडेट पछिल्लो चौबिस घण्टामा सुदूरपश्चिममा सड़क तथा सवारीसँग सम्बन्धित दुईवटा घटना तथा दुर्घटनाहरू भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ कैलालीमा हिजो दिउँसो बसको ठक्करबाट दुईजना घाइते भएका छन् धनगढीबाट अत्तरियातर्फ आउँदै गरेको नाचार ख चौसठी चौबिस नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको से दुई प छत्तिस छब्बिस नम्बरको मोटरसाइकललाई कैलालीको गेटा वन विभाग नजिकै ठक्कर दिएको हो सामान्य घाइते दुईजनाको सेती अस्पतालमा उपचार भइरहेको भएको छ यस्तै साँझ सात बजीतिर कैलालीमै बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ चौमलाचार स्थित पूर्व पश्चिम राजमार्गमा पूर्वतर्फ जाँदै गरेको